नमस्कार अर्पण सबैका लागि सधैँका लागि अर्पण एक सय चार थप्लो पाँच मेगाडसँग इन्टरनेट अनलाइनमा W W W dot dot com dot NP मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ साढे छ बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ म ध्रुवराज खनाल स्थानीय समाचार विस्तारमा उपप्रधान एवं स्थानीय विकास मन्त्री प्रकाश मानसिंहले माघ आठ गति अघि नै स्थानीय निकायको निर्वाचन सम्भव रहेको बताउनु भएको छ भरतपुरमा आज आयोजित पत्रकार सम्मेलनमा कंग्रेस महामन्त्री समेत रहेका सिंहले स्थानीय भने स्वायत्त शासन ऐन संसदबाट संशोधन भइसकेकाले निर्वाचन प्रक्रिया अगाडि बढ्ने बताउनुभयो राजनैतिक सहमति जुटाएर निर्वाचनको मिति तय गर्ने भन्दै उहाँले स्थानीय निकायको निर्वाचनमा सबै दल सहभागी हुने विश्वास व्यक्त गर्नुभयो तोकिएको समयमा नै संविधान बनाउने काम चुनौतीपूर्ण भए पनि तीव्र गतिमा काम अघि बढेकाले आफूहरू समयमा नै संविधान बन्नेमा विश्वस्त रहेको उहाँले बताउनुभयो उहाँले कार्यतालिका अनुसार नै काम भइरहेको र सबै नेपालीको भावना समेटेर संविधान बन्ने जिकिर गर्नुभयो प्रधानमन्त्रीको स्वास्थ्यका कारण सरकारी काममा असर नपरेको भन्दै उप प्रधानमन्त्री सिंहले बाहिरी हल्लाको पछि नलाग्न आग्रह गर्नुभयो उहाँले भदौ महिनाभित्र छब्बिस सभासद मनोनित हुने जिकिर समेत गर्नुभयो सभासद मनोनयनको अवधि ढिलाइ भएकाले दलीय सहमतिका आधारमा छिटै सभासद मनोनयन हुने बताउनुभयो फरक प्रसङ्गमा महामन्त्री सिंहले चुरीलाई असर नपर्ने गरी ढुङ्गा गिटी बालुवा प्रयोग गर्न सकिने बताउनुभयो वर्षातको कारण असार सानो भदोमा खानीबाट गिटी बालुवा रोक लगाए पनि संकलित सामग्री ओसार पर्सारमा भने कुनै समस्या नरहेको बताउनुभयो राष्ट्र निकुञ्ज प्रवेश गर्ने पर्यटकबाट उठेको राजस्वको ऐनमा उल्लेख भएअनुसार बाँडफाँड गर्ने विषयमा प्रक्रिया अघि बढिएको पनि उहाँले जानकारी गराउनुभयो प्रेस चौतारी नेपाल चितवन शाखाको नयाँ नेतृत्व चयनका लागि अहिले पनि सर्वसम्मतिको प्रयास भइरहेको छ अध्यक्षमा दुईजनाले दावी गरेपछि चुनावमा जाने अवस्था नल्याउन सर्वसम्मतिको प्रयास भइरहेको हो कार्यसमितिको अध्यक्षका लागि वर्तमान उपाध्यक्ष शिशिर सिमखडा र सचिव तीर्थ नेपालले आकांक्षा देखाएका छन् सहमतिका लागि अहिले आन्तरिक छलफल जारी रहेको चौतारी निकट स्रोतले बताएको छ अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ सर्वसम्मतिका लागि चौतारीको केन्द्रीय पदाधिकारी र एमाले जिल्ला चितवनले दबाव दिएका छन् नयाँ नेतृत्व चयनका लागि चौतारीका सल्लाहकार जनक अर्यालको समाजगतमा निर्वाचन समिति गठन गरिएको छ चौतारीको बन्द सत्रले वर्तमान सचिव तीर्थ नेपालले पेश गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुभाष पण्डितले पेश गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ यस्तै कार्यसमितिको उपाध्यक्षमा सुभाष पण्डित र टेका दत्त तिमल सिन्हा तथा सचिवमा दिपेन्द्र अधिकारी र गोविन्द घिमरेले उम्मेद्वार उम्मेदवारी दिने जनाएका छन् यसै गरी कोषाध्यक्षमा राजु भट्ट आनन्द पोखरेल संगीता आचार्य र कृष्ण आचार्यले आकांक्षा देखाएका छन् सहसचिवमा उमेश काफले सुलभ बर्तौला मुकुन्द भूषा लगायत लगायतका पाँचजनाले उम्मेद्वारी दिने तयारी गरेका छन् अधिवेशनले एघार सदस्य कार्यसमिति चयन गर्नेछ यसअघि भरतपुरको निर्माण व्यवसाय संघको सभाहालमा प्रेसो चौतारीका केन्द्रीय अध्यक्ष राजेन्द्र अर्यालले अधिवेशनको उद्घाटन गर्नुभएको थियो उद्घाटन कार्यक्रम कार्यक्रममा बोल्दै पत्रकारका विभिन्न पेसागत संगठनका प्रतिनिधिले प्रेस चौतारीलाई व्यावसायिक पत्रकारिताको विकासमा जोड दिएर अगाडि बढ्न सुझाव दिएका छन् विभिन्न राजनैतिक संघका संघ सङ्गठनका प्रतिनिधिले हरेक परिवर्तनमा पत्रकारको भूमिका महत्वपूर्ण रहेको भन्दै आगामी दिनमा अझ सशक्त भूमिका रहने उल्लेख गरेका थिए चितवनका दुई गाविस सहकारी विहीन रहेका छन् सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालय भरतपुरले गत आर्थिक वर्ष दुई हजार सत्तरी एकहत्तरमा तीसवटा सहकारीलाई खारेज गरेपछि चितवनका दुईवटा गाविस सहकारी विहीन भएका हुन् अघिल्लो वर्ष चितवनका सबै गाविसमा सहकारी रहेकोमा अहिले काउले र सिद्धि गाविसमा सहकारी नभएको सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालयका निरीक्षक श्रीकृष्ण नेपालले जानकारी दिनुभयो अघिल्लो वर्ष काउले गाविसमा काउले उपभोक्ता सहकारी संस्था र सिद्धि गाविस गाविसमा जनदृष्टि उपभोक्ता सहकारी संस्था रहेका थिए आर्थिक वर्ष दुई हजार सत्तरी एकहत्तरमा सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालय भरतपुरले तीनदेखि आठ वर्षसम्म निष्क्रिय रहेका सहकारीलाई खारेज गरेको कार्यालयले जानकारी दिएको छ सहकारी एनमा दुई वर्षसम्म निष्क्रिय रहेका सहकारीलाई खारेज गर्ने व्यवस्था रहेको भए पनि तीन वर्षसम्म निष्क्रिय रहेका सहकारीलाई एकपटक मौका दिएको निरीक्षक नेपालले जानकारी दिनुभयो खारेज हुने कृषि बचत तथा ऋण उपभोक्ता दुग्ध सहकारी बढिरहेका छन् जिल्लामा छ सय छप्पन्न सहकारी रहेका छन् त्यस्तै गत आर्थिक वर्षमा बत्तीसवटा नयाँ सहकारी दर्ता भएका छन् नयाँ दर्ता हुनेमा अधिकांश कृषि सहकारी नै रहेका छन् अहिले नगरपालिकाभित्र बचत तथा ऋण सहकारीलाई दर्ता रोकेको छ आइपिएम मार्फत तरकारीमा रासायनिक मल र विषादीको परिमाण घटाउन भन्दै रामपुरका विद्यार्थीहरू अघि सरेका छन् एकीकृत सत्रजीव व्यवस्थापन कार्यक्रमले किसानलाई जैविक मल र जैविक विषादी तयार पार्न आवश्यक प्राविधिक र आर्थिक सहयोग उपलब्ध गराउँदै आए पनि प्रचार प्रसार हुन नसक्दा विषादीयुक्त तरकारी उत्पादनले नै निरन्तरता पाउन थालेपछि विद्यार्थी आफै अग्रसर बनेका हुन् आइपिएम कार्यक्रम सञ्चालन भएको चितवनमै तरकारीमा पनि अत्याधिक मात्रामा विषादी भेटिएको छ आइपिएम प्रणाली मार्फत खेती गर्नुपर्ने बताउँदै रामपुर क्याम्पस चितवनका विद्यार्थीले रामपुरमा वातावरण मैत्री आइपिएम पाठशाला विषयक अठार हप्ते कार्यक्रम समेत सुरु गरेका थिए अठार हप्ते पाठशाला कार्यक्रममा उनीहरूले मुख्य बाली कर्लाको परीक्षण गरेको कार्यक्रममा जानकारी गराइएको छ सात सय सोह्र वर्ग मिटर जग्गामा प्राक्टिकल गरेका विद्यार्थीहरूले रासायनिक विषादीको प्रयोग मार्फत खेती गर्दा क्षणिक रूपमा फाइदा भए तापनि दीर्घकालीन रूपमा उपयोगी नहुने बताएका छन् छत्तिसजना विद्यार्थी र पाँचजना फार्मर कृषकहरूको कृषकहरूको सहकार्यमा गरिएको अभ्यासले अर्ग्यानिक मार्फत अर्ग्यानिक उत्पादनलाई बढावा दिन सहयोग पुग्ने विश्वास लिएको छ रासायनिक प्रणाली मार्फत गरेको खेतीभन्दा आइपिएम प्रणाली मार्फत गरेको खेती नै उपयोगी भएको विद्यार्थी कृष्ण ढकालले जानकारी दिनुभएको छ पूर्वी चितून पूर्वी चितवनको खैरेनी नगरपालिकामा रहेको कङ्काली सामुदायिक वनलाई आज विभिन्न सङ्घ संस्थाले सम्मान गरेका छन् वनमा विभिन्न अनुसन्धान गर्न सहयोग गरेको भन्दै वन विज्ञान क्याम्पस पोखरा कोपने ज्ञान युनिभर्सिटी लगायतका विभिन्न सङ्घ संस्थाले सम्मान गरेका हुन् वन परिसरमा भएको कार्यक्रममा क्याम्पसका डेन चिरञ्जीवी उपाध्याय र क्षेत्रीय वन निर्देशक राजकिशोर सिंहले वनका अध्यक्ष राममणि नेौपानेलाई कदरपत्र र नगद एक लाखको टोकन मनी उपलब्ध गराएर सम्मान गरेका हुन् ती सङ्घ संस्थाले प्रदेश वनमा दुई हजार चारदेखि दुई हजार चौधसम्म सामाजिक सर्वेक्षण लगायतका अनुसन्धान पनि गरेका थिए सम्मान कार्यक्रममा वनका अध्यक्ष नेउपानेले कङ्काली सामुदायिक वनको गतिविधिका बारेमा जानकारी गराउनु भएको थियो कार्यक्रम वन विज्ञान क्याम्पसका डिन चिरञ्जीवी उपाध्यायको अध्यक्षतामा भएको थियो सुगर रक्तचाप र कोलेस्ट्रोल जस्ता दीर्घकालीन रोग विशेष गरी व्यवसायहरूमा हुने गरेको चिकित्सकहरूले बताएका छन् आज नारायणगढमा भएको व्यवसायहरूमा तनावबाट मोटोमा हुने असर सम्बन्धी चेतनामूलक कार्यक्रममा बोल्दै चिकित्सकहरूले यस्तो बताएका हुन् व्यवसायहरूले बढी समयमा व्यापार व्यवसायमा ध्यान दिने हुँदा आफ्नो स्वास्थ्यको ख्याल नगर्नाले यस्तो समस्या बढ्दै गएको उनीहरूको भनाइ छ कार्यक्रममा बोल्दै डाक्टर मुरारी बराकोटीले विश्वमा अठार वर्ष माथिका तिस प्रतिशत मानिसका उच्च रक्तचापको समस्या देखेकाले नेपालमा पनि यसको असर बढ्दै गएको बताउनु हुनुभयो पैँतिस प्रतिशत उच्च रक्तचापका बिरामीहरू उपचारको पहुँचमा आएर नियन्त्रणमा आए तापनि तिस प्रतिशत नियन्त्रण बाहिर रहेको र तिस प्रतिशतको रोगको बारेमा थाहा नै नहुने गरेको उहाँको भनाइ छ त्यस्तै भरतपुर अस्पतालका फिजिसियन डाक्टर भोजराज अधिकारीले व्यावसायिक व्यस्तताको तनावलाई कम गर्दै स्वस्थ र सन्तुलित भोजन साथै शारीरिक व्यायाममा ध्यान दिन सके यस्ता रोगको समस्या कम हुने बताउनु भएको छ बढ्दो उमेर र तनावसँगै मुटुमा रोगको समस्या बढ्ने भएकाले यसबारे सचेत रहन डाक्टरहरूले सुझाव दिएका छन् भरतपुरमा भोलिदेखि चितवन शैक्षिक मेला दुई हजार चौध सुरु हुने भएको छ चितवन ग्रिन लाइन्स क्लबको आयोजनामा मेला गर्न लागि हो अविरल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 पूर्वानुमान महाशाखाले जनाएको छ भोलि बिहान र बेलुका पानी पर्न सक्ने तथा दिउँसो घाम लाग्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम हेरी सोप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ मौसम मौसम एस अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो पालो सामुदायिक आवाजको पछिल्ला समय सञ्चार माध्यम खुल्ने क्रम बढेसँगै पत्रकारको सङ्ख्यामा पनि वृद्धि भएको छ बढ्दो सञ्चार माध्यम र पत्रकारका कारण पत्रकारिता पेसा सोचे जस्तो मर्यादित हुन सकेको छैन यसैबीच आज हामीले पत्रकारितालाई व्यावसायिक र मर्यादित बनाउन के गर्न सकेला भन्ने विभिन्न पत्रकार तथा पत्रकार सङ्गठनका अगुवाहरूलाई सोधेका छौँ सुनौ उनीहरूको आवाज सामुदायिक आवाजमा जस्ताको तस्तै सामुदायिक आवाज खास गरी अब हामी जो पत्रकारितामा लागिरहेका छौँ हामीले मर्यादित र पत्रकारितालाई व्यावसायिक बनाउन आफ्नो लेख्ने क्षमतालाई प्रस्तुति गर्ने क्षमतालाई पनि बढाउनुपर्छ यसका लागि पत्रकारका सङ्गठनहरूले बेला बखत आफ्ना सङ्गठनका सदस्यहरूलाई उनीहरूका क्षमता योग्यता र उनीहरूका रुचि अनुसारका विधागत विषयगत तालिमहरूको पनि व्यवस्था गर्नुपर्छ अर्कोतिर पत्रकारहरू मात्रै योग्य क्षमतावान भएर हुँदैन यो समाज पनि त्यही ढङ्गले पत्रकारितालाई बुझ्ने हुनुपर्छ हामी कहाँ अहिले पनि पत्रकार भनेपछि सबैलाई एउटै डालोमा राखेर हेर्ने जुन नजर छ समाजले त्यो नजर फेर्न सकेन भने क्षमतावान योग्य लेख्ने बोल्ने पत्रकारहरूको पनि मनोबल गिरिरहेको हुन्छ पहिला त पत्रकारहरूलाई दक्ष सिपमूलक बनाउने र उनीहरूलाई नि आफ्नो सिप कलाबाट चाहिँ पोख्त बनायो भने पत्रकार आफै दक्ष हुन्छ आफै प्रोफेसनल हुन्छ मलाई लाग्छ उसलाई तालिम र दक्षता अभिवृद्धि गर्नेहरू सिप ज्ञानहरूको चाहिँ खाँचो सबैभन्दा पहिला एउटा पत्रकारलाई पत्रकार बन्नको लागि त्यसपछि ऊ स्वत व्यावसायिक हुन्छ किनभने सबै कुरा बुझ्छ जान्छ र म पत्रकारितामा इस्टाब्लिस हुन र मेरो चाहिँ भविष्य यहाँ चाहिँ स्थापित गर्न चाहिँ मैले आफूलाई चाहिँ एउटा चाहिँ ऊर्जावान पत्रकार बनाउनुपर्छ र आफूसँग भएका कमी कमजोरीहरूलाई चाहिँ पखाल्नुपर्छ निखार्नुपर्छ र सिपलाई चाहिँ अगाडि बढाउनुपर्छ भन्ने मलाई लाग्छ विशेष त पत्रकारिताको विकासका लागि चाहिँ संस्थागत गर्नु जरुरी छ श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्नु जरुरी छ र व्यावसायिक पत्रकारिता अगाडि बढाउनु चाहिँ जरुरी छ जुन कि अब पछिल्लो समयमा अलिकति केही चाहिँ हामी देखिएका छौँ देखेका छौँ व्यावसायिकता कम व्यापारिक पत्रकारिता जस्तो अगाडि बढाएको छ यसलाई यसलाई निरुत्साहित गरेर व्यावसायिक विकासमा चाहिँ लाग्नुपर्छ र यो यसको लागि पत्रकार महासङ्घले चाहिँ भूमिका खेल्नु जरुरी छ व्यावसायिक र मर्यादित पत्रकारितालाई अगाडि बढाउने सन्दर्भमा चाहिँ सबभन्दा पहिला पत्रकारहरूले आफ्नो